नमस्कार म राजु थापा कार्यक्रम अब के हुन्छको यो प्रत्यक्ष प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु हाम्रो यो कार्यक्रम वेबसाइटमा पनि हेर्न सकिन्छ हाम्रो वेबसाइट हो अब के हुन्छ डट कम डब्लु डट एबीएकेईएचयुएनसीएचएचए डट कम यसलाई आजदेखि हामीले प्रत्यक्ष प्रसारण अनलाइनमा पनि गर्ने गरेका छौं यहाँहरूले वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ र यो वेबसाइट सञ्चालनका निम्ति हाम्रा बेल्जियमका साथी कृष्ण प्रसाद रेग्मीले सहयोग गर्नुभएको छ उहाँका प्रति हामी आभार व्यक्त गर्न चाहन्छौं दर्शकबिन गत जेठ चौध गते राति एघार बजेतिर तीन दलका शीर्ष तीन नेताहरूले सहमति गर्नुभयो सहमति थियो मृतसैयामा झण्डै पुग्न लागेको संविधान सभाको आयु एक वर्ष जीवन दान गर्ने अथवा आयु थप्ने गरेर उहाँले सहमति गर्नुभयो सहमति गर्ने क्रममा त्यो स्वतन्त्र सहमति एउटा मात्र सहमति गर्नु भएन उहाँहरूले अरू थप दुईवटा दुईवटा पक्षका आ आफ्ना यसलाई मैले दुईवटा च्याखे सहमति दुई पक्षको भन्ने गरेको छु दुईटा सहमतिहरू पनि त्यहाँ थपिए अब यो च्याखे सहमति सहमति गरेको भोलिपल्टैबाटै कुन चाहिँ पहिला च्याखेमा दाउ पर्ने अथवा दाउ हाल्ने भन्ने किसिमको बखेडामा परिणत भएको छ असहमतिमा परिणत भएको छ यसले आगामी दिनका सहमतिका प्रक्रियाहरू कार्यान्वयनका प्रक्रियाहरूलाई प्रभावित प्रभावित पार्ने कुरामा जनतालाई फेरि पनि एउटा किचलो अथवा एउटा तनावको अवस्था सिर्जना गरेको अवस्था छ अब के हुन्छ यो सहमति गर्ने क्रममा ब्रेक थ्रु गर्ने भूमिका निर्वाह गरेका भनिएका एमालेका नेता केपी ओलीलाई हामीले आजको कार्यक्रममा आमन्त्रण गरेका छौँ कार्यक्रममा यहाँलाई स्वागत छ धन्यवाद आराम हुनुहुन्छ ठिक छ तपाईँ स्वास्थ्य परीक्षणको निम्ति दिल्ली गएर आउनुभयो अहिले अहिले ठिक हुनुहुन्छ म ठिकै थिएँ यो नियमित स्वास्थ्य परीक्षणका लागि गएको हुँ अघिल्लो महिना पनि म गएको थिएँ परिस्थितिले गर्दाखेरि परीक्षण नगराइकन नै तुरन्त फर्किनुपर्ने अवस्था भयो र अहिले गएर एक दिन स्वास्थ्य परीक्षण गराएर फर्केँ देश त फेरि पनि देशको स्वास्थ्य त त्यति ठिक होला जस्तो छैन परीक्षण कसले गर्ने कहिले स्वस्थ हुने कहिले स्वास्थ्य बनाउनुहुन्छ तपाईँहरू हामीले नै गर्नुपर्छ हामी हाम्रो देश हो हामी नेपालीहरूले नै बुद्धि पुर्याउनु पर्छ हामीले नै यहाँका समस्या सिर्जनाका कारण पनि हामी नै हौ र समाधान पनि हामीले नै गर्नुपर्छ यहाँ त हाम्रो नेताहरू त दुध खाने तर गाईलाई घाँस नहाल्ने काम मात्रै गर्न थाले भन्ने पनि गुनासो हुन थाल्यो दुध मात्रै खाने वास्ता नगर्ने त्यो मरे पनि मरोस् आफ्नो स्वार्थमा चाहिँ लागिराख्ने खालको मनोवृत्ति नेताहरूमा हाबी छ भन्ने कुरा जनताले अहिले पछिल्लो पटक झनै बुझ्न थालिराखेको छ कोही पनि जनताप्रति देशप्रति प्रतिबद्धता होइन कि भन्ने जनताले फिल गरिरहेको छ के भन्नुहुन्छ यो चाहिँ अलिकति बढी विश्लेषण भयो किनभने कोही पनि भन्ने कुरा त्यस्तो हुँदैन न नेता न कोही न सबै राम्रो न सबै नराम्रो एउटा देश इमानको बाँझो पनि हुँदैन इमानदार मान्छे हुन्छन् एउटा देश देशभक्तिको खाँचो भएको पनि हुँदैन त्यहाँ देशभक्त पनि हुन्छन् एउटा देश जनताप्रति इमान्दार भएर लाग्ने त्यस्तो नभएको त्यसबाट बाँझो पनि हुँदैन तर एउटा इन्ट्रेस्टिङ कुरा के छ भने जोसँग बोलिन्छ त्यसले म इमान्दार छु भन्छ अरू इमान्दार छैनन् भन्छ कोही पनि गैर इमान्दार भनिएका व्यक्तिहरूले म इमान्दार छैन भनेर भन्दैन कि समस्या त्यस तर जनताले त्यो कुरा बुझ्छ देर सबेर ढिलो छिटो जनताले त्यो कुरा बुझ्छ र कसले झुट बोल्दैछ कसले बेइमानी गर्दैछ कसले ठिक गर्दैछ ठिक बोल्दैछ त्यो कुरा जनताले थाहा पाउँछ तपाईँहरूले झुट बोल्नुभयो भन्ने कुरा आइरहेको छ अहिले त्यो राजनीतिमा केही असहमत वा राजनीतिमा विभिन्न कारणले सत्यका पनि विरुद्ध मान्छे हुँदैन भन्ने छैन सत्यका पनि विरुद्ध हुन्छ राजनीति त्यस्तो विषय हो त्यसर्थ त्यस्ता पक्षहरूबाट त्यस्तो कुरा आएको हुन सक्दछ अस्ति चौध गते तपाईँहरूले तीन बुँदी सहमति गर्नुभयो तीन दलका नेताहरू बसेर त्यो तीन बुँदामा सहमति गरेको तीन दलका नेताहरू तीन नेताहरू अहिले तीनतिर मुख फर्काएर छत्तिसको आँकडामा सहमतिको त्रिसठीको आँकडा हुनुपर्ने असहमतिको छत्तिसको आँकडा फेरि देखा परेको छ तीन बुधे गर्ने क्रममा तपाईँहरूले जुन सहमति गर्नुभएको थियो तिनतिर फर्किने काम अहिले गर्नुभएको छ आखिर झुटो तपाईँहरूलाई आरोप लगाइएको छ झुटो गर्नुभयो भन्ने तपाईँले पाँच दिनभित्र म प्रधानमन्त्रीको राजीनामा गराउँछु सिग्नेचर गर्नुहोस् प्रचण्डजी भन्नुभएको थियो नि त जे कुरा छ त्यो तीन बुधे सहमतिमा छ सार्वजनिक कुरा त्यही हो र लिखत कुरा त्यही हो हस्ताक्षरित कुरा त्यही हो देशका अगाडि दुनियाँका अगाडि सबैका अगाडि विधिवत रूपमा हाम्रो सहमति हाम्रो प्रतिबद्धता यो हो भनेर भनिएकै छ लास्ट आवरमा तपाईँले यो प्रचण्डजी अब यो के बेकारमा यो अप्ठ्यारो पार्ने तपाईँलाई राइनाम चाहियो होइन ल पाँच दिनभित्र राइनाम ल्याइदिन्छु सिग्नेचर गर्नुहोस् भनेर भन्नुभयो भन्ने कुरा बाहिर आएको छ यो सत्य हो कि होइन त्यस्तो होइन कुरा के भने यी तीन बुद्धिस्ट सहमतिका जुन कुराहरू छन् तिनीहरूको कार्यान्वयन कसरी गर्ने कहिलेसम्ममा गर्ने भन्ने कुराको हकमा अलिकति छलफल भयो अलिकति चर्चा भयो संक्षिप्त चर्चा त्यसमा मैले पन्ध्र दिन लाग्न सक्छ उहाँले दुई दिनमा गरौँ भन्नुभयो र यो दुई दिन भन्ने कुरा अलिकति अव्यवहारिक हुन्छ धेरै अव्यवहारिक हुन्छ त्यस्तो नगरौँ दस दिन लाग्ला पन्ध्र दिन लाग्ला यसको कार्यान्वयनमा कम्तीमा पनि हप्ता दिन लाग्ला त उहाँ तिन दिन भन्नुभयो पछि पाँच दिनमा भ्याइन्छ भन्ने कुरा भयो त्योभन्दा अगाडि बाह्र वा तेह्र गते बेलुका बसेको तीन दलको बैठकमा सबै कुरा जसो मिलिसकेका छन् खालि लिखत गर्न बाँकी छ मस्यौदा पनि भइसकेका छ कार्यदलहरूले टुङ्ग्याइसकेका छन् त्यसकारण अब खालि यो लिखत गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ भोलि बिहान ल्याए पनि हुन्छ कार्यदल एकछिन बस्यो भने एक घण्टामा यो टुङ्गिन्छ र खालि यो स्ट्यान्डर्ड नम्स भनेको र संख्या यो पुनस्थापना र समायोजनको सम्बन्धमा खालि संख्या र यो स्थापित मापदण्ड यसको बारेमा चाहिँ अलिकति कुरा गर्न बाँकी छ भन्ने कुरा हो त्यसका लागि पाँच दिनमा सकिन्छ भने यो तीन बुधे सहमति अरू केही पनि नगर्ने प्रधानमन्त्रीको राजीनामा गर्ने भन्ने होइन यो तीन बुधे सहमति कार्यान्वयन गर्ने कुरा हो र त्यसमा तपाईँ एकदम स्पष्ट वक्ताको रूपमा पनि परिचित हुनुहुन्छ हर्डली भनिदिनुहोस् आज हामीलाई जनतालाई एउटा अप्ठ्यारो लागिराखेको छ कि लिखित सहमति बाहेक पनि अलिखित सहमति भएको थियो त्यसका आधारमा हामीले गएका हौँ त्यहाँ भन्ने उहाँहरूले बारम्बार भन्नुभएको छ विशेष गरेर नेकपा माओवादीका शीर्षस्थ नेताहरूले यदि आजको मितिसम्म उहाँले अल्टिमेटम पनि दिनुभएको थियो अस्तिबाटै त्यो अल्टिमेटम सुरु भइसकेको छ आज बुधबारको अन्तिम प्रहरसम्म पनि राइनामा आएन भने हामीहरू वार्तामा बस्दैनौँ पनि उहाँहरूले भन्नुभएको थियो अलिखित रूपमा तपाईँले विश्वस्त पारेको कारणले गर्दाखेरि उहाँले राजीनामा गरेको हो भन्ने जुन बाहिर कुरा आएको छ त्यो सत्य हो कि होइन अलिक अलिक के हुन्छ भन्दाखेरि बहुतै मैले मैले चाहिँ के भने राजनीतिमा यो एकछिनको कुरा होइन एकछिनको विषय होइन एकपल्टको कुरा होइन यो अनेकपल्ट गर्नुपर्ने कुरा हो र मुख्य कुरा त देशले जुन समस्या भोगिराखेको छ ती समस्याको हामीले समाधान गर्ने हो संविधान सभाको म्याद सकिन लागेको थियो म त संविधान सभाभन्दा बाहिरको मान्छे तर पनि संविधान सभाको म्याद सकिन लागेको एउटा जटिल कठिन अवस्थामा मैले गएर त्यहाँ त्यो गाँठो फुकाउने र संविधान सभाको म्याद थप्ने कुरामा भूमिका खेले हो त्यसो गरिरहँदाखेरि मैले जे जे कुरा गरियो त्यो अरू सबै कुराको फेरिस्तमा जानु परेन लिखत त्यहाँ छँदैछ खालि त्यो लिखतको कार्यान्वयनको सन्दर्भमा जो लिखित भन्दा मौखिक अरू थप सहमति भएको छैन भनेर केपी ओलीले आज भन्नुभयो भन्ने होइन म म त्यो पनि भन्दिनँ एउटा कुरो मैले के भनेको भने यदि कुनै गोप्य सहमति छ भने त्यो त गोप्य सहमति हो त्यो गोप्य सहमति छ भने जहिलेसम्म त्यो गोप्य सहमतिको अवधि छ तैलेसम्म त्यसलाई खुला गर्न मिल्दैन र त्यसलाई गोप्य राखेर नै चल्नुपर्छ यदि गोप्य सहमति छ भनेर पाँच दिनको उहाँहरू भन्नुहुन्छ भने दोस्रै दिनबाट कसरी उहाँहरूले गोप्य सहमति यस्तो छ भनेर त्यसलाई बजारमा ल्याउने चर्चा गर्ने भाषण गर्ने पानी पनि गए पनि छोड्दैनौ भन्ने आदि कसरी गर्नुभयो त गोप्य सहमति हुनाले अब तपाईँ त्यसमा बााउन्डेड हुनुहुन्न होइन होइन त्यो मात्रै होइन एउटा त त्यो उहाँहरूको तरिकै भएन गोप्य हो भन्ने तर सार्वजनिक गर्ने सार्वजनिक गर्ने गोप्य थियो भने त्यो गर्नु हुँदैन थियो एउटा कुरा तर त्यस्तो गोप्य यद्यपि यो कसरी गर्ने भन्दा हाम्रो एउटा समझदारी सहमति भनेको त त्यही तिन बुझे जो हस्ताक्षर छँदैछ त्यही हो त्यसलाई कार्यान्वयन कसरी गर्ने कहिलेसम्ममा गर्न सकिन्छ भन्दाखेरि त्यसमा प्रधानमन्त्रीको राजीनामा पनि त्यही छ त्यो कुनै अतिरिक्त विषय होइन शान्ति प्रक्रिया त्यही छ संविधान निर्माण त्यही छ र त्यसलाई कार्यान्वयन गर्नको निम्ति राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकार गठन त्यसका निम्ति प्रधानमन्त्रीले राजीनामा गरेर गर्न पनि तत्पर रहने भन्ने कुरा पनि त्यहाँ छ अर्थात यो कुनै पनि कुरा अतिरिक्त होइन यसको कार्यान्वयन कसरी गर्ने भन्दाखेरि लिखतमा नगरौं तर भित्रबाट के गोप्य एउटा समझदारी गरौं भने पाँच दिनभित्र यी कुराहरू गर्न सकिन्छ शान्ति प्रक्रियाको कुरा तपाईँलाई लाग्यो होला तपाईँले पाँच दिनभित्र गर्न सकिन्छ भन्दै गर्दाखेरि राजीनामा दिलाउन सकिन्छ भनेर भन्नुभयो भनेर उहाँले बुझ्नुभएको हुनसक्छ नि त अब त्यसरी बुझ्नुहुन्छ भने त सही एउटा कुरा गर्ने कागज एउटा कुरा गर्ने त्यसैको अन्तिममा जुन लेखिया छ प्रधानमन्त्रीको राजीनामा त्यसको मात्रै बुझ्ने पाँच दिन के का लागि राजीनामा गर्न पाँच दिन लाग्छ राजीनामै गर्न त पाँच दिन लाग्दैन नि राजीनामा जोडिएको छ ती कुराहरूसँग शान्ति प्रक्रियासँग जोडिएको छ र अविलम्ब शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू सम्पन्न गर्ने भनेको छ त्यो कुरासँग नै सम्बन्धित छ यो त्यसर्थ पाँच दिन किन लाग्ने पन्ध्र दिन दस दिन हप्ता दिन बिना सकिँदैन भनेर मैले किन भन्ने भनेको यो कुराहरूसँग जोडिएकै हुनाले हो नत्र भने राजीनामा सही गर्नु त कति बेला लाग्छ र त्यो पाँच दिन लाग्छ कि लाग्दैन दुई दिनमा सकिँदैन तिन दिनमा सकिँदैन भनेर पाँच दिनमा त कमसे कम यसको विस्तृत रूपमा हामीहरू फेरि चर्चा गर्नेछौँ हाम्रो अब के हुन्छको सवाल जवाफ जारी नै छ जस्तै पनि हामीहरू छोटो ब्रेक लिएपछि फेरि आउनेछौँ कार्यक्रममा पुनः स्वागत छ दर्शक हामीहरू अहिले एमाले नेता केपी ओलीसँग छौँ विशेष गरेर तीन बुधे सहमतिमा भएका विवादका विषयमा हामी कुरा गरिरहेका छौँ उहाँहरू उहाँहरूको विवाहका सम्बन्धमा केपी ओली के भन्नुहुन्छ भने तीन बुधे सहमतिमा जे लेखिएको थियो त्यो नै त्यहाँ छ त्यसले नै सबै कुरा बताउँछ त्यसको कार्यान्वयनका सन्दर्भमा भन्ने हो भने कार्यान्वयनका विधि प्रक्रियाका बारेमा के भएका थिए भन्ने कुरा सहमतिमै गर्नुपर्छ त्यसलाई बाहिर लिएर आएर पखेडाको विषय बनाउनु हुन्न भन्ने उहाँको तर्क छ ओलीजी अहिले जे भए पनि तपाईँले राईनामा गराउँछु भनेर ठोकुवा लिनुभएको भनेर बाहिर जे कुरा आएको छ त्यो कुरो हो या होइन त्यति मात्रै एकदम सर्टली आन्सर गर्नुहोस् त त्यो त मैले भन्नै पर्दैन प्रधानमन्त्रीले आफै राजीनामा गर्छु भन्नुभएको छ पाँच दिनभित्र भन्ने कुरा पाँच दिनभित्र सकिन्छ भने किन चौबिस घण्टा सकिन्छ भने पनि हुन्छ आज आज मात्रै पनि तीन दलका बीचमा प्रधानमन्त्रीले भन्नुभयो तपाईँहरू यी कुराहरूको तयारी गर्नुहोस् त्यसको शर्त भनेको होइन केही पनि नगर्ने प्रधानमन्त्रीले राजीनामा मात्रै गरिदिने भन्ने कुरा सापेक्ष अहिले अहिले भन्यो भने तिन भएको एक एक नम्बर बुँदासँग सापेक्ष हुन्छ भन्ने तपाईँको कुरा अवश्य शान्ति प्रक्रियासँग संविधान लेखनसँग संयुक्त सरकार निर्माणसँग यो प्रश्न गाँसिएको छ नेकपा माओवादीले एक नम्बरलाई कार्यान्वयन गर्नको निम्ति तीन नम्बरलाई पहिला गरौं त्यसपछि गरौं भन्ने कुरा आइराखेको छ अनि तपाईँहरू किन त्यस्तो गर्नुपर्ने त्यसको कारण के र यो अगाडिदेखि यो सरकारको विरुद्धमा लागिराख्नु त्यो बेग्लै कुरा हो तर त्यस दिनको कुरामा उहाँहरूले पहिले प्रधानमन्त्रीको राजीनामा हुनुपर्ने अनि मात्रै अरू गर्ने भन्ने भन्नुभएको छैन त्यो दुई नम्बर बुँदा कार्यान्वयन गर्नको लागि होला नि त होइन केही पनि भन्नुभएको छैन यो सहमति जुन तीन बुँदाको भएको छ यसको कार्यान्वयनको प्रसङ्गमा कहिलेसम्ममा गर्ने भन्दा पाँच दिनभित्रमा गर्न कोसिस गर्ने लाग्ने त्यो गोप्य सहमति चाहिँ त्यो हो समझदारी चाहिँ त्यो हो त्यो समझदारी दुईटै कानुन गर्न पाँच दिनको सामान्य त्यहाँ तपाईँहरूको सहमति हो तर अहिले तिन मुदाको सहमतिमा छ भन्ने तपाईँको कुरा तिन मुदी सहमतिमा के छ भन्ने कुरा एकपल्ट जनतालाई दुनियाँलाई पनि थाहा दिउन न एकपल्ट अलिकति हेरौँ न त्यो गत ज्येष्ठ चौध गते तीन दलका बीचमा राति एघार बजे भएको सहमति यस्तो छ ऐतिहासिक जनआन्दोलनको जनादेश नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठी लोकतन्त्र दिगो शान्ति तथा विस्तृत शान्ति सम्झौता अनुरूप हामीहरू निम्नलिखित प्रतिबद्धता व्यक्त गर्दछौ एक शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरू अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौँ दुई नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनीय काम भए तापनि सबै काम पूरा नभएकोले संविधान सभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौँ तीन उपयुक्त जिम्मेवारी एवं कार्यहरू यथाशीघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको कुरा स्पष्ट गर्दछ तपाईँलाई रिमाइन्ड भयो जनतालाई चाहिँ अलिक बढी थाहा हो तपाईँलाई अलिक रिमाइन्ड भयो मलाई सम्झना छँदैछ <laughs> अब यो तीन बुँदा अन्तर्गत विशेष गरेर नेकपा माओवादीले के भनिराखेका छ भने यो अरू प्रक्रियाहरू भनेको अलिक टाइम लाग्ने प्रक्रिया हो सहमति गरेर जाने नै हो भने राष्ट्रिय सहमतिको सरकार बनाऊ अनि त्यसपछि जाउँ भनेर भनिराखेको छ अब तपाईँहरूले के भनिराख्नु भएको छ भने एक नम्बर बुँदा जुन चाहिँ शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउनुको निम्ति यो यो कामहरू अविलम्ब गर्ने भनेर हामी दृढ प्रतिज्ञ छौँ भनेर भन्नुभएको छ तपाईँहरूले त्यो काम पनि गर्नु पर्यो अझ हिजो अरू नेपाली कङ्ग्रेसका नेताहरूसँग बाहिर कुरा बुझ्दाखेरि के भन्नुभएको थियो भने उहाँहरूले तपाईँहरू यो या त्यो भन्ने भन्दा पनि सँगसँगै गर्न सकिन्छ भने किन नगर्ने त्यसको खाका खाका मात्रै ल्याइदिए पनि हुन्छ भन्ने कुरा पनि बाहिर ल्याउनु भएको छ उहाँहरूले अहिले नै गर्नुपर्छ भन्ने पनि हामीले भनिराखेका छैनौँ भन्नुभएको छ तर माओवादीले यो तीन नम्बर बुँदालाई एक नम्बरमा ल्याउनुको पछाडिको कारण कहीँ न कहीँ तपाईँहरूले त्यहाँ केही कुरा चुक्नु भएको थियो त्यस कारण उहाँहरूले समाधि राख्नु भएको छ भन्ने कुरा अझै पनि आइराखेको छ केही पनि चुक्या छैन त्यो त्यसो भए माओवादी चुक्यो अनि यस्तो खालको चाहिँ तरिका गर्नु हुँदैन जस्तो त्यस्तै हो भनेदेखि त यो विश्वासका आधारमा कुराकानी नै गर्न सकिँदैन प्रश्न के हो भने यो तीन बुधे सहमति भयो यसमा संविधान निर्माणको पनि कुरा छ तर कसैले पनि संविधान निर्माण यो पाँचै दिनभित्र गर भनेको छैन अथवा संविधान निर्माणलाई अगाडि सम्पन्न गरेर मात्रै प्रधानमन्त्रीले राजीनामा गर्ने भनेको छैन तर त्यसका निम्ति यो शान्ति प्रक्रियालाई सफल बनाउने सन्दर्भमा गर्न पर्ने के अहिले गर्न सकिन्छ के गर्न सकिँदैन जसले पनि बुझ्छ पाँच दिनमा के गर्न सकिन्छ पाँच दिनमा के गर्न सकिँदैन जसले पनि बुझ्छ त्यही बुझ्ने भएर त राई पाँच दिनमा गराउन सकिन्छ भने उहाँले बुझ्नुभयो त अनि अरू चाहिँ किन गर्न सकिँदैन जब सहमतिका कुराहरू भएका छन् भने ती कुराहरू किन अगाडि लान सकिँदैन जे होस् उहाँहरू तपाईँहरूले धोका म फेरि भन्दा पनि उहाँले धोका खानु होइन होइन त्यो उहाँहरूको के त हो म बुझ्दिनँ अरू गर्नु पर्दैन प्रधानमन्त्रीले राजीनामा मात्रै गर्ने भन्ने कुरा पनि छैन अर्को यो कुरा अलग्गै हो र यस बीचमा अरू चाहिँ गर्नु पर्दैन भन्ने पनि छैन अनि उहाँहरूले राजीनामा चाहिँ गर्ने भनेर यो यो पाँच दिन खेर फाल्ने पाँच दिन खेर फालेपछि अनि फेरि अस्ति नैदेखि यो प्रक्रियाको कुरो चाहिँ उहाँहरूले ल्याउनु भयो एउटा मात्रै बुदामा केन्द्रित भएर एउटा मात्रै बुदामा केन्द्रित हुने भन्ने हाम्रो के समझदारी भएको थियो जब त्यो छैन भने त्यस ढङ्गले चल्नु हुँदैन मैले के भन्न खोज्छु भने के चाहन्छु भने अहिले संविधान सभाको हामीले एक वर्ष म्याद थपेका छौँ यस बीचमा शान्ति प्रक्रिया सफल पार्ने संविधान लेख्ने र मुलुकलाई अगाडि बढाउने कुरामा जानुपर्छ यसका निम्ति सहमतिका तर्फ जाने एउटा उपयुक्त वातावरण उपयुक्त अवसर बनेको छ यसलाई कसको हात माथि पार्ने कसका कुरा माथि पार्ने होइन समस्या समाधान गर्न देशलाई माथि पार्ने जनतालाई माथि पार्ने शान्ति प्रक्रियाको सफलता र लोकतन्त्रलाई माथि पार्ने यी काम पो गर्नु पर्यो त अहिले कसको कुरा माथि पार्ने भनेर फेरि धोका घडीका कुरा गर्ने भन्ने त उहाँलाई लागेको छ कि अहिले कस्तो भने उहाँहरू हुन त अब तपाईँहरू चाहिँ यस्ता यो सम्झौता गर्ने कुरामा तपाईँहरू तगडा हुनुहुन्छ कुराकानी गर्ने क्रममा भनेर भन्नुहुन्छ लड्न मात्रै हामी तयार भनेर तगडा भनेर उहाँले आफूलाई ठान्नुहुन्छ यस मामिलामा चाहिँ तपाईँहरूले नेकपा माओवादीलाई थाङ्नामा सुताउनु भएकै हो है बिल्कुल होइन बिल्कुल होइन र त्यहाँ भएका कुरामा त्यो कुरा पुष्पकमल दाहालजी र मेरो बीचमा भएको मेरो के आदत छैन भने एउटा शब्द पनि फेर्ने आदत छैन कुनै कुरामा अलिकति पनि तलमाथि गर्ने आदत छैन त्यही भनेर पत्याएर थाङ्नामा सुताइदिनु होइन होइन थाङ्नामा सुताउने भन्ने प्रश्नै होइन जे सहमति भएको छ त्यो खुला छ यो सहमति नगर्नका लागि भनिएको होइन थिएन जनताका अगाडि हामीले हस्ताक्षर जो गरेका सार्वजनिक जो गरेका यो नकली हो भन्ने कुरा होइन यो सकली नै हो यही सकली कुरा हो र यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा भन्दाखेरि तलमाथि पनि पर्न सक्छ खुला गर्दाखेरि तलमाथि पर्न सक्छ तर मोटामोटी हामीले यस्तो तालिका बनाऊ जसभित्र गर्न सकिन्छ आइतबारको मिटिङ हुने क्रममा मिटिङमा चाहिँ अहिले बाहिर नेताहरूले भनेअनुसार चाहिँ बाहिर कहीँ न कहीँ फुस्किराखेको छ सुन्नमा आइराखेको छ आइतबारको मिटिङमा अध्यक्ष प्रचण्डले खाका बनाउने र सहमतिमा जाने कुरामा टेन्टेटिभली सहमत हुनुभएको थियो त्यो खालको एक एक नम्बर बुँदालाई अगाडि बढाउने कुरामा उहाँ सहमत हुनुभयो तर एक दुई दिन पछाडि उहाँहरूको जब पोलिट ब्युरो बस्यो त्यसपछि उहाँले अलिकति अर्को स्ट्रेटेजिकल मुभ गर्नलाई त्यो गर्न थाल्नुभयो भन्ने कुरा पनि बाहिर आइराखेको छ एउटा पक्षबाट उहाँहरूले के भनिराख्नु भएको छ भने हामीले अनुमान गरेका थियौँ कि पाँच दिनभित्र राजीनामा दिन्थ्यो दिनुहुन्छ उहाँहरूले अब यो बिचमा उहाँहरूको हरकतले देखिएन कहाँ हो भन्न थाल्नुभयो त्यस कारण धोका भयो भनेर उहाँहरूले कराउन थाल्नुभयो भन्ने कुरा पनि छ भने पछाडि एक नम्बरको सन्दर्भ र तीन नम्बरको सन्दर्भ उहाँहरूलाई अहिले तत्काल राजीनामा चाहिने तपाईँहरूलाई अहिले राजीनामा तत्काल दिने होइन कि अरू कुराको एस्योरेन्स शान्ति प्रक्रियाका कुराहरू तपाईँहरूले भन्ने गरेका मागहरू विशेष गरेर वाइसिएलको विघटन सम्पत्ति फिर्ता कब्जा गरिएका सम्पत्ति फिर्ता अनि त्यसपछि यो लडाकुहरूको समायोजनका कुरा समेतका कुराहरू अहिले खाका तयार पारौँ भन्ने कुरा तपाईँहरूको बिचमा भइराखेको छ भने अब यसलाई चाहिँ दुइटै कुरालाई अघि मैले भने नि दुइटै कुरा अब यसरी जाउँ भनेर तपाईँहरू बस्नुको सट्टा एकले अर्कालाई धोका दियो धोका दियो भनेर भन्ने भनेको अवस्था छ कसरी कानुन अगाडि बढ्छ अब कसरी ठिक हुन्छ अब आज मात्रै पनि हामी तिन दल बस्यौँ म यसबीचमा स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको हुनाले मैले आज पुष्पकमल दाहालजीलाई फोन गरेर भेटेर कुरा गर्ने भनेर हामीले भेट्यौँ हामी हाम्रो पार्टीबाट हाम्रो पार्टीका अध्यक्ष झलनाथ खनालजी र मैले भेट्यौँ र उहाँसँग कुरा गऱ्यौँ हाम्रो के भएको थियो वास्तवमा सहमति के भएको थियो र त्यसको कार्यान्वयनको सम्बन्धमा भित्री समाजदारी भनेको के भएको थियो त्यो कुरा हामीले गर्यौँ त्यसपछि एमाले कंग्रेस र माओवादी तीन दलका नेताहरू प्रधानमन्त्रीले बोलाउनु भयो र प्रधानमन्त्रीले बोलाएर ती अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै तीन दलका नेताहरू पनि बसेर कुराकानी गर्यौँ र छलफल भयो के भएको थियो त्यहाँ भन्ने कुरा पनि हामीले गर्यौँ अब यसमा के देखिन्छ भने तपाईँले भने जस्तै आइतबार सोह्र गते पुष्पकमल दाहालजीले आफ्ना आफ्ना पार्टीमा गएर यी कुराहरू त मिलेकै छन् अरू यो लडाकुहरूको पुनर्स्थापना र समायोजनको सन्दर्भमा संख्याको प्रसङ्गमा पनि एउटै मात्रै अडान होइन अधिकतम र न्यूनतम बिन्दुहरू बनाएर ल्याउने र त्यसै गरेर यो स्ट्यान्डर्ड को सन्दर्भमा पनि धारणाहरू बनाएर आफ्नो आफ्नो पार्टीमा ल्याउने र फेरि बस्ने भन्ने कुरा साथ उठेको हो त्यहाँ राजीनामाको कुरा त्यति जोड पक्रेको थिएन Hmm. कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा गएको थियो र खास गरी एक नम्बर बुदाको सम्बन्धमा काफी चर्चा भएको थियो आज के भयो भने विभिन्न आशंका आदि इत्यादिले गर्दाखेरि जहाँ ध्यान जानुपर्ने एक नम्बर बुदाको कार्यान्वयनमा ध्यान जानुपर्ने त्यतापट्टि नगएर जुन चाहिँ चर्चा नहुनुपर्ने विषय तीन नम्बरको अन्त्यको बुदामा चाहिँ अनावश्यक चर्चा भएर समय बर्बाद भयो तैपनि उहाँहरूको भनाइ के रह्यो भने समय त घर्किसक्यो यसकारण राजीनामा चाहिँ गरिदिइहाल्नुहोस् अनि अरू कुरा यहीँनिर चलाखीको कुरा त्यहाँ छ दिन गुजार्ने समय घर्काउने अनि अब त समय गइ नै सक्यो भ्याइँदैन त्यसकारण यो चाहिँ गरिहाल्नुहोस् अरू चाहिँ पछि गर्ने भन्ने यो वास्तवमा सहमतिको भावना होइन सहमतिको त्यो दिशा नै होइन त्यसकारण हामीले सहमतिको भावना अनुरूप अगाडि जान सक्नुपर्दछ र अर्को कुरा सहमतिमा केही अपर्याप्तता छ भने हाम्रा अगाडिका जिम्मेवारी हाम्रा अगाडिका कार्यभारलाई ध्यानमा राखेर जनताको हामीप्रतिको अपेक्षालाई ध्यानमा राखेर त्यहाँ कमी छन् भने पनि हामीले हटाएर जानुपर्दछ भने नभएका कमीहरू सिर्जना गरेर नभएका विषयहरूमा तनाव सिर्जना गरेर र उपलब्ध अवसरलाई खेर फालेर जानु कुनै पनि हालतमा बुद्धिमत्तापूर्ण हुन सक्दैन त्यो अहिले सहमतिमा जाने भनेर तपाईँहरूले यति कुरा गरिसके पछाडि पनि अलिकति रणनीतिक चालका रूपमा रणनीतिक मुभ त्यो स्ट्रेटेजिकल मुभमा तपाईँहरू अझै पनि कहीँ न कहीँ फसिराख्नु भएको छ त्यसमा अभ्यस्त हुनुहुन्छ त्यसमा अझ बढ्ता चाहिँ त्यो धङधङ्गीले छोड्या छैन दलहरूलाई भनेर भन्दा हुन्छ म त्यसो भन्ने भन्दा पनि यो कसका कुरा माथि पार्ने कसको हात माथि पार्ने कसले लाभ लिने जस्ता कुराहरूलाई विषय बनाएर त्यसरी चल्नु उपयुक्त हुँदैन विषय केन्द्रित भएर चल्ने कुराको निरन्तरता भयो नि त सहमतिमा जाने भनेर निर्णय भइसके पछाडि पनि त्यो भयो अहिले फेरि पहिलेकै अवस्थामा तपाईँहरूको विवाद त्यही आश्चर्य लाग्छ मैले आज भने पनि वास्तवमा यस्तै ढङ्गले चल्ने भएदेखि म यो यो बीचको लफडामा पर्ने तिर नै म लाग्ने थिइनँ यस्तै ढङ्गले चल्ने हो भने मैले त्यो एउटा नयाँ वातावरण बन्छ नयाँ विश्वासका साथ नयाँ उचाइबाट जाने र समस्या समाधानमा संयुक्त प्रयास गर्ने भन्ने हिसाबले जुन कुरा भयो त्यसलाई मानेर अगाडि बढायौँ फेरि त्यसमा पनि धोका हुन्छ भनेदेखि त मलाई यस्ता कुरामा कुनै यस्तो प्रकारको खेलहरूभित्र प्रवेश गर्ने नै मेरो इच्छा छैन जोस् यो यो गर्नुको पछाडिको भित्र गुह्य कुरा के छ अलिकति तपाईँसँग स्ट्रेट कुरा आज म गर्ने प्रयत्न गर्नेछु तर अहिले पनि छोटो ब्रेक लिने समय भएको छ दर्शकबिन कहीँ होला हामी केपी ओलीसँग छौँ उहाँसँगको छलफल जारी रहनेछ तर छोटो विश्राम पछाडि दर्शकबिन फेरि पनि स्वागत छ यहाँहरूलाई कार्यक्रममा ओलीजी अहिले अगाडि पनि हामीले भनियो कि एउटा मनोदशा छ एकले अर्कालाई देखेर तर्सिने एकले अर्कालाई सकभर आफ्नो कन्ट्रोलमा राख्ने प्रभावमा राख्ने प्रयत्नहरू विभिन्न किसिमका भइराखेका छन् त्यो जनताले पनि बुझिराखेका छन् तर यो तीन मुद्दाको सन्दर्भमा अलिकति म अलिकति चर्चा गरेर त्यसमा जान चाहन्छु कि तीनवटा मुद्दा मध्ये यो एकअर्काको निरपेक्ष होइन तपाईँहरू भनिराख्नु भएको छ सापेक्ष छ तपाईँहरू भनिराख्नु भएको छ तर माओवादीले तीन नम्बर मुद्दा पहिला कारण होस् एक नम्बर चाहिँ टाइम लाग्ने भएको हुनाले त्यसपछि गर्दै जाउँला सबै घर्किसकेको हुनाले भनेर भनेको अवस्था छ भने तपाईँ के आधारमा तिन चाहिँ ठिक होइन अहिले तत्काल गर्नु उपयुक्त होइन सबै त्यसमा जोडिएको छ मिलाएर लिएर जाउँ दुइटै एकैचोटि मिलाएर लिएर जाउँ भन्ने कुराको आधार के छ तपाईँ दुईटा कुरा भन्न चाहन्छु यसमा पहिलो राजीनामा किन गर्ने कसैलाई प्रधानमन्त्री मन परेन त्यस कारणले कसैलाई प्रधानमन्त्री अरू कसैलाई बन्न मन लाग्यो त्यस कारणले वा अरू केही कारणले शान्ति प्रक्रिया उहाँहरू सहमतिको लागि भन्नु भएको छ त सहमतिका लागि हो भने के का लागि सहमति पहिलो कुरा शान्ति प्रक्रिया संविधान निर्माण आदि प्रश्नहरू होलान् सहमति के का लागि यी कुराका लागि कसरी जाने भन्दा राष्ट्रिय सहमतिको सरकार बनाउन खोइ त सहमति बनाएको तीन महिनादेखि प्रधानमन्त्री भएको छ सहमति होस् म राजीनामा गर्छु खोइ सहमति किन नबनाएको अब अर्को कुरा सहमति हुन्छ नि त किन दिएपछि सहमति गर्ने उहाँहरू संविधान सभाको म्याद नथप्ने भन्ने निर्णय गरेर जनप्रतिनिधि संस्था विहीन देश बनाउन खोज्ने संविधान सभा विहीन संसद विहीन देश बनाउन खोज्ने एउटा रिक्तताको स्थिति बनाउन खोज्ने अनि पहिले राजीनामा गरेर सरकार विहीनताको स्थिति सिर्जना गर्न खोज्ने यो भ्याकुमवाद के हो किन भ्याकुम मात्रै उहाँहरू निर्माण गर्न खोज्नुहुन्छ अर्को कुरा त्यसपछि आफ्नो खुट्टो माथि हुन्छ अथवा आफ्नो हातमा हुन्छ भन्ने होला तपाईँहरूले चाहिँ के सक्छ भन्दाखेरि अहिले तत्काल छोडिदियो भने हामी हाम्रो हात तल पर्छ भन्ने होला ती त्यो मानसिकताले काम गरेर हुनसक्छ भन्ने हामीले बुझ्न सक्छौँ नि त होइन संसद छ बहुमत छँदैछ बहुमतको प्रधानमन्त्रीले राजीनामा गर्ने सहमतिका लागि कि लहरका लागि कि कसैको इच्छा पूरा गरिदिनका लागि कि केका लागि सहमति हुनु पर्यो काम गर्नु पर्यो काम हुनका लागि हुनु पर्यो अर्को कुरा एक नम्बर बुदामा के लेखेको छ भन्दाखेरि शान्ति स्थापनाका लागि शान्ति प्रक्रियामा शान्ति प्रक्रियालाई सार्थक यस सम्बन्धमा बाँकी कामहरू अविलम्ब सम्पादन रहेका कामहरू अविलम्ब सम्पादन गर्नका लागि नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौँ भने हो यसका निम्ति र अब तीन नम्बर बुझ्दा तपाईँ हेर्नुहोस् दुई नम्बर त पुरा गरिसक्यो जिम्मेवारी हो उपयुक्त जिम्मेवारी कार्यहरू यथाशीघ्र सम्पन्न गर्ने सहमतिका आधारमा आधारमा एउटा उपयुक्त जिम्मेवारी हेर्नुहोस् माथि भनिएको जिम्मेवारीले एक नम्बरलाई छुन्छ कि छुँदैन तीन नम्बर बुधाले र अर्को राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकार प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको कुरा स्पष्ट गर्दछ चारवटा कुरा यहाँ हेर्नु पर्यो नम्बर एक उपयुक्त जिम्मेवारी बन्द गर्न पूरा गर्नका लागि भनेको माथि एक नम्बरको एक दुई राष्ट्रिय सहमतिको सरकार गठन गरी खोइ राष्ट्रिय सहमतिको सरकार दोस्रो कुरा अब अविलम्ब अर्को यहाँ पनि अविलम्ब छ त्यो माथिको अविलम्बसँग यो सम्बन्धित छ त्यसपछि राष्ट्रिय सहमति बनेको खण्डमा प्रधानमन्त्रीले राजीनामा तत्पर रहने त्यो अहिले राजीनामा गर्ने होइन नि त्यसो हुँदाखेरि राजीनामा अविलम्ब गरेर तत्पर रहने भन्ने कुरा हो अब यो व्याख्या भनेर अहिले जुन त्यही छ त्यही छ व्याख्या त्यो त्यो नेपाली भाषामा छ नबुझिने भाषा छैन स्पष्ट छ उपयुक्त कार्यहरू पुरा गर्नु अनि प्रधानमन्त्रीको राजीनामाको प्रारम्भ नै कहाँबाट हुन्छ भने उपयुक्त कुराहरू पूरा गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन बनाउन अनि प्रधानमन्त्रीले राजीनामा गर्न तत्पर रहेको कुरा स्पष्ट गर्दछौँ अब यो हुनुको पछाडि अहिलेको कुरा फेरि यसमा जोडौँ है त अब यो तपाईँहरूलाई उहाँहरूले यो किन गराउनु चाहिराख्नु भएको छ भन्दा भ्याकुम हुने अवस्थामा नेकपा नेकपा माओवादीले अब यो चाहिँ सरकार विहीनताको अवस्था छ पहिला सरकार गठन गरौँ अब हामीहरू बहुमतमा छौँ त्यसकारण अब हामीहरू बनाइहालौँ अरू कुराहरू मिलाउँदै जाउँला भन्ने तत्काल कुरा उठाउनु पाइन्छ भन्ने उहाँहरूको नियत एउटा कुरा उहाँहरू बहुमतमा हुनुहुन्न उहाँहरू प्रमुख पार्टी हो तर उहाँहरूको के देखि बार्गेनिङ पावर हाई हुन्छ भन्ने उहाँले ठान्नु भएको छ एउटा कुरा अर्को कुरो तपाईँहरूले के ठानिराख्नु भएको छ भनेदेखि उहाँ अहिले राजीनामा दिने बित्तिकैमा त त्यही कुरो सुरु हुनेवाला छ यो त के भनेदेखि एउटा भ्याकुम कुरा सिर्जना गर्ने सहमति गर्न कसले रोक्यो त रोकेका छैन भनेपछि सहमति पनि नगर्ने किन तिन महिनादेखि भएको छैन सहमति सहमति नगर्ने अनि एउटा रिक्त अवस्थाको सिर्जना गरिदिने एउटा सरकार विहीनताको स्थिति सिर्जना गरिदिने एउटा अस्तव्यस्तताको स्थिति सिर्जना गर्ने त्यसको असर अनेक क्षेत्रमा कर्मचारी तन्त्रमा पर्ला अरूतिर सुरक्षा निकायहरूमा पर्ला अथवा अरू ठाउँहरूमा राजस्व संकलनमा पर्ला नियम कानूनको परिपालनामा पर्ला आदेशको कार्यान्वयनमा पर्ला यस्ता थुप्रो कुराहरूमा सरकार विहीनताको स्थिति भनेको त एउटा भयावह स्थिति हो जब सरकार छँदैछ र विकल्प दिनुपर्छ भने विकल्प तयार गर्न हामी खुल्लै छँदैछौँ भने अनि विहीनताको स्थिति सिर्जना गर्नुपर्ने किन ठिक छ यो कुरा भन्नुहोला तर एउटा कुरा तपाईँहरूको बीचमा अविश्वासको परिस्थिति अथवा एकले अर्काले अर्कालाई विश्वासै नगर्ने छोड्दै नछोड्ने परिस्थिति आउनुको पछाडि अर्को पनि एउटा कुरा छ भनेर मान्छेहरू भन्ने गर्छन् एउटा कुरा के छ भनेदेखि तपाईँहरूले विशेष ए नेकपा माओवादी संसदीय व्यवस्थामा आउनै तयार छैन ऊ यसलाई उपयोग गर्दै अर्को जनवादी व्यवस्थामा जान तयार छ तपाईँहरू त्यो हुन दिने अवस्थामा हुनुहुन्न त्यसकारण बीचमा मिलनबिन्दु छैन तत्कालका लागि पनि त्यस कारण यी चाहिँ बखेडाहरू बखेडाहरू चाहिँ रहि नै राख्छ अविश्वासको कुरा पनि त्यही हो तपाईँहरूको मिलन हुन नसक्नुको कारण त्यही हो कुरा आइरहेको छ अवश्य हो त्यो अहिलेसम्मको पुरा स्थिति त्यही के देखिन्छ भने तपाईँले भने जस्तो संसदीय व्यवस्था वा के नाम संज्ञा विशेषणतिर म जान चाहन्न तर लोकतन्त्रलाई मान्ने कुरामा माओवादीमा समस्या छ लोकतन्त्र लोकतान्त्रिक प्रणाली माओवादीले स्वीकार छैन त्यसै कारण हो एउटा शान्तिपूर्ण बाटा संवैधानिक बाटा विधि उपलब्ध हुँदाहुँदै हिंसामा जान्छ संवैधानिक प्रक्रियाहरू छोडेर कब्जा विद्रोह सत्ता कब्जा यस्तोमा जान्छ र विचार कार्यक्रम आदिको भरमा जनताको सर्वोच्चता र सार्वभौम सत्तालाई स्वीकारेर त्यो फैसला मान्न सट्टा हतियार लडाकुहरू वा हिंसाका साधनहरूमाथिको उसको निर्भरता र विश्वास त्यसप्रतिको उसको लगाव उसको प्रेम त्यो कुरामा अगाडि हुन्छ एउटा कुरा तपाईँ के मान्नुहुन्छ भने उहाँहरू कुनै पनि हालतमा अहिलेको परिस्थितिलाई उपयोग गर्ने र सहमतिमा आउन सक्ने अवस्था छैन अब यो यो यो चाहिँ निरन्तर हुन्छ स्टेग्नेन्ट चाहिँ अझै बढेर जान्छ भन्ने कुरा मान्नुहुन्छ त्यसमा यदि के भने उहाँहरू शान्तिपूर्ण बाटोमा आउन तयार हुनुहुन्न संवैधानिक प्रक्रियामा आउन तयार हुनुहुन्न र वास्तविक अर्थमा नागरिक राजनीतिक पार्टी हुन तयार हुनुहुन्न भने त्यस अवस्थामा उहाँहरूको सत्ता कब्जाको कब्जाको नीति यो गलत ढङ्गले कब्जाको नीति जो अहिलेसम्म उहाँहरू उपयोग गर्ने नीति अन्तर्गत आउनुभयो हरेक मञ्चलाई हरेक अवसरलाई त्यसैबाट सत्ता कब्जाको उद्देश्यमा जाने हो भने समस्या फेरि पनि समाधान हुँदैन अहिलेसम्म त तपाईँहरूले राख्नु भएको थियो चढाइराख्नु भएको थियो अब चाहिँ तपाईँहरू दिन चाहनुहुन्न त्यस कारण कन्फन्टेसन निश्चित छ यसरी बुझ्दा हुन्छ होइन त्यो उहाँहरूले छोड्नुपर्छ किन उहाँहरू शान्ति प्रक्रियामा आउनु भएको छ शान्तिपूर्ण बाटोमा आउनु भएको तपाईँहरूले छोड्ने अथवा उहाँहरूले छोड्ने तालै देखिया छैन तपाईँहरूको मिलन बिन्दु नै देखिया छैन दुइटै ढिट भएर लागिराख्नु भएको छ कि एक दलीय एकाधिकारबाट जान सकिँदैन अलोकतान्त्रिक व्यवस्था विधि प्रक्रियामा जान सकिँदैन हामीले कुनै नयाँ चिज उहाँहरूसँग मागेका छैन अब यही परिस्थितिमा यो जे कुरा भइराखेको छ अहिले अस्तिको कार्यक्रममा पनि मैले उठाएको थिएँ विश्लेषकहरूसँग कि यही परिवेशमा राष्ट्रियताको कुरा उठिराखेका छ विदेशीहरूको चलखेलको कुरा उठिराखेका छ यस्तै गरेर जाने हो भने कार्पेट ओछ्याएर बोलाउनु त पर्दैन हामीहरू यहाँ झगडा गरेको एकदम क्रान्तिकारिता देखाएकै परिस्थितिमा हामीले विदेशीहरूको सेवा गर्न सक्ने प्रचुर सम्भावनाहरू देखिएको अवस्था छ हामी त्यो गरिराखेका छौँ भन्दा हुन्छ कि हुँदैन प्रश्न के हो भने यो विदेशीको कुरा पनि जति बेला आफ्नो स्वार्थ पूरा हुँदैन त्यति बेला विदेशीको कुरा आउँछ र राष्ट्रिय हितप्रति अत्यन्त खेलबाड़पूर्ण ढंगले आफ्नो स्वार्थ केन्द्रित भएर विदेशीको कुरा आउँछ अनि भित्रभित्र विदेशीसँग हारगुहार गर्ने अनि बाहिर बाहिर फेरि बडा राष्ट्रवादी पल्टिने यो खालको तमासा गर्नुको कुनै अर्थ हुँदैन हामीले हाम्रो राष्ट्रको सार्वभौम स्वाधीनता भौगोलिक क्षेत्रीय भौगोलिक अखण्डता स्वाभिमान स्वतन्त्रता यसलाई रक्षा गर्नुपर्छ राष्ट्र हितलाई जोगाउनुपर्छ र स्वाभिमान पूर्वक बस्ने र व्यवहार गर्ने गर्नुपर्दछ अब यसरी बुझ्दाखेरि चाहिँ तपाईँहरूले तत्काल सरकार छोड्ने राजीनामा दिने कुराहरू आउँदै छैन तपाईँहरू अब कति दिन धान धानेर थामेर बस्नुहुन्छ त अब यो सरकारलाई बहुमतीय सरकारलाई सहमतिमा नलागेर होइन सहमतिमा लाने नि जान मान्नु पर्यो जान तयार हुनु पर्यो अब तपाईँहरूको पार्टीभित्रै तपाईँहरूको सरकारलाई अब सहमतिमा जाउँ सहमतिमा जाउँ भनेर कराएको अवस्था छ तपाईँहरूको बीचमा मिलन भएको अवस्था छैन अब टिकाउने कति दिनसम्म हो तपाईँहरूले होइन यो यो पार्टीभित्रको विवाद भन्ने त्यो टुङ्गिसक्यो तपाईँले स्थायी कमिटीको पनि ऊ हेर्नुभएको छ कुनै विवादको विषय छैन अर्को पक्ष अर्को पक्षको कुरा गर्ने हो भने एकातिर तपाईँहरूको अवस्था छ नेपाली कङ्ग्रेस तपाईँहरूको कानमा बन्दुक राखेर पड्काइराखेको छ भनेर तपाईँहरूकै मान्छेले भनिराख्नु भएको छ अब कसले के भन्छ त्यो कुरापट्टि म जान्न कसका काँधमा राखेर कसले बन्दुक पट्टा पड्कायो कसको बन्दुक बोकेर को पड्किन तयार छ पड्काउन तयार छ त्यतापट्टि म छलफल गर्न या त्यो अहिले समय पनि रहेन त्यस कारण त्यतापट्टि पनि जान चाहन्न विषयमा केन्द्रित भएर जानु देशका समस्यामा केन्द्रित भएर जानु र वास्तविक अर्थमा देशलाई अग्रगामी दिशामा लिएर जानु आवश्यक छ लोकतान्त्रिक दिशामा लिएर जानु आवश्यक छ र देशबाट अहिले जनताले चाहेको मुख्य रूपमा हिंसाको अन्त्य हो हिंसाको मुख्य कारण र सम्वाहक सर्जक सम्वाहक माओवादी हो उसले हिंसाको नीति छोड्नु र शान्तिपूर्ण र लोकतान्त्रिक राजनीतिको मूलधारमा आउनु अहिलेको मुख्य विषय हो त्यसमा जान तयार हुने बित्तिकै सबै कुराहरू टुङ्गिन्छन् र म अपेक्षा गर्छु माओवादी यसमा जान तयार हुनुपर्छ र हुन्छ भन्ने म तिन बुँदीमा अब दुईटा यो दोस्रो नम्बर बुँदा त तपाईँहरूले कानुन गरिसक्नुभयो एक र दुई चाहिँ सहमतिमा एक र तिन भनेको यो यो कार्यान्वयन नगर्नका लागि कुनै पनि होइन र हाम्रो सहमति कुन अघि गर्ने कुन पछि गर्ने यस्तोमा होइन कि यो सबै कार्यान्वयन गर्ने भन्ने सहमति हो कार्यक्रम आइदिनुभयो धन्यवाद यहाँहरूले बोलाउनु भयो यहाँहरूलाई पनि धन्यवाद दर्शकवृन्द आफ्नो कुरा मात्रै माथि पार्ने र आफूले अर्कालाई अप्ठ्यारोमा पार्ने चिन्तनबाट मुक्त भएर अन्डा पहिला कि कुखुरा पहिला भन्ने विवाद छाडेर अब सहमतिमा भएका दुवैका सहमतिहरू एकैचोटि पूरा गरौँ यसरी गरौँ भन्ने हिसाबले उहाँहरूले सहमतिको एउटा उपाय निकाल्न सक्नुहोस् यही शुभकामना छ र फेरि पनि दोहोऱ्याउन चाहन्छु हाम्रो कार्यक्रम वेबसाइटमा पनि हेर्न सकिन्छ पुराना कार्यक्रमहरू डब्लु डब्लु डब्लु डट अब के हुन्छ डट कममा हामीहरूलाई हेर्दै गर्नुहोला साथ दिनुहोला नमस्कार